आज भएको छलफलमा राष्ट्रपति यादवले संवैधानिक निकायमा प्रक्रिया बमोजिम पूर्णता दिनुपर्ने बताउनु भएको हो चौतर्फी विरोध हुँदाहुँदै पनि संवैधानिक परिषदले पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त गर्न सिफारिश गरेकोमा राष्ट्रपति यादवले चासो व्यक्त गर्नु भएको हो कार्कीलाई अख्तियार प्रमुखका लागि सिफारिश गरेपछि राजनैतिक दल र नागरिक समाजबाट तीव्र विरोध भइरहेको छ परिषदको सिफारिश अनुमोदन गर्ने वा नगर्ने भन्नेमा अन्यल रहनुभएका राष्ट्रपति यादव निकासको खोजीमा हिजोदेखि परामर्शमा हुनुहुन्छ भेटमा राष्ट्रपति यादवले निर्वाचन सम्बन्धी कानून र तयारीका विषयमा छिटो प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता दर्शाउनु भएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा सुशासनका लागि सबै संवैधानिक निकाय पूर्ण रूपमा क्रियाशील हुनुपर्ने त्यसका लागि आवश्यक संख्यामा कानून बमोजिम पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अघि बढाई पूर्णता दिनुपर्ने कुरा भएको सचिवालयले जनाएको छ अध्यक्ष रेग्मीले भने त्यसका लागि आवश्यक छलफल गरी यथासम्म छिटो प्रक्रिया अघि बढाउने बताउनु भएको थियो रेग्मीले निर्वाचनलाई प्राथमिकतामा राखी सरकार सक्रियताका साथ अघि बढेको पनि जानकारी गराउनु भएको निजी सचिवालयले जनाएको छ अस्ति आइतबार बसेको संवैधानिक परिषदको बैठकले कार्कीलाई सिफारिश गरेपछि नागरिक समाज र पेसाकर्मी आन्दोलित भएका छन् साई सरकारका समयमा मुख्य सचिव कार्की विरूद्ध जनआन्दोलन दमाउन भूमिका खेलेको अभियोग लागेको छ यसैबीच कार्किला अख्तियारको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको विरोधमा नागरिक समाजका प्रतिनिधिहरूले पनि आपत्ति जनाउँदै कार्यक्रम कार्यक्रम गरेका छन् कार्कीको सिफारिस विरुद्ध हिजो राष्ट्रपति कार्यालय अगाडि एक घण्टा धरना दिएका नागरिक समाजका अगुवाले आज एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा धरना दिएका हुन् सिफारिस फिर्ता लिनका लागि आह्वान गर्दै नागरिक अगुवाको टोलीले अपरान्न चार बजेदेखि एक घण्टासम्म एकीकृत माओवादीको पार्टी कार्यालय अगाडि धरना दिएको नागरिक अगुवा चरण प्रसाईले जानकारी दिनुभयो जनआन्दोलनका दोषी कार्किला अख्तियार प्रमुखका लागि सिफारिस गरिएको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत नागरिक अगुवाले भोलि नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा धरना दिँदैछ धरना अपरान्न साढे चार बजेपछि हुनेछ कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुखमा सिफारिस गरिएको विरोधमा आज पनि विद्यार्थीहरू बिहानैदेखि आन्दोलित भएका थिए हिजो छुट्टा छुट्टै र संयुक्त रूपमा विरोधमा उत्रिएका तेह्र विद्यार्थी संगठन आज भने संयुक्त रूपमै प्रदर्शनमा उत्रिएका हुन् विद्यार्थीले आज बिहान एक घण्टा देशभरका क्याम्पस अगाडि चक्काजाम गरेका थिए नेपाली कांग्रेसका युवा नेता गगन थापाले लोकमान सिंह कार्कीला अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गरिएको सिफारिस फिर्ता लिन पार्टी नेतृत्वसँग आग्रह गर्नुभएको छ प्रेस युनियन दाङले गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य थापाले कार्कीलाई सिफारिस गर्न सहमति जनाएर पार्टीकै बदनाम भएको बताउनुभयो कार्की जनआन्दोलन दबाउन सक्रिय रहेको र अख्तियारको दुरुपयोगको आरोप लागेको व्यक्तिलाई व्यक्ति भएकाले उनलाई अख्तियारमा सिफारिस गर्नु कानुनी र नैतिक दृष्टिले उपयुक्त नहुने उहाँको भनाइ छ सिफारिस फिर्ता लिएर पार्टीको इज्जत जोगाउन पनि उहाँले नेतृत्वसँग आग्रह गर्नुभयो उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व काङ्ग्रेसले गरिरहेको अवस्थामा उनले नाम फिर्ता लिन समस्या नहुने थापाको भनाइरहेको छ नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अबको संविधान सभा चुनावमा कंग्रेसले बहुमत ल्याए मात्रै संविधान बन्न सक्ने बताउनु भएको छ विगतको संविधान सभा एकीकृत माओवादी सबैभन्दा ठूलो दल रहेकाले संविधान बन्न नसकेको देउवाको दलिल थियो देउवाले कंग्रेसले मात्र लोकतान्त्रिक संविधान दिन सक्ने दावी पनि गर्नुभयो आज मकवानपुरमा गरिएको एक कार्यक्रममा वरिष्ठ नेता देउवाले नेपाली कंग्रेसभित्र भावनात्मक एकता नहुँदा विगतको चुनाव हारेको भन्दै आगामी चुनाव विभागमा यस्तो गल्ती नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो चुनाव बिथोल्ने अभियानमा लागेका केही दलले चुनाव नहुने हल्ला गरे पनि मंगिरमा चुनाव भएरै छाने नेता देउवाको दावी थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मन्त्री परिषद अध्यक्ष खेलराज रेग्मी एकीकृत माओवादी पार्टीका अध्यक्ष प्रचण्डको गोटी बनेको आरोप लगाउनु भएको छ प्रचण्डकै चालमा चलिरहने हो भने रेग्मीलाई एमाले काँध नथाप्ने चेतावनी नेपालले दिनुभयो पार्टी कार्यालय बल्खुमा आयोजित अग्नि पीडितका लागि राहत हस्तान्तरण कार्यक्रममा नेता नेपालले सरकारलाई एकीकृत माओवादीको पछि लाग्न यसलाई पुनः एकपटक सुन्नुहोस् अग्नि पीडितहरूका लागि राहत सङ्कलन राहत हस्तान्तरण कार्यक्रममा नेता नेपालले सरकारलाई एकीकृत माओवादीको पछि नलाग्न पनि सुझाव दिनुभयो पार्टी विशेषको एउटा आदेश पालनको रूपमा राजनीति नबनोस् कुनै पार्टीको एक्लो नेताले आएर भेट्यो ठुलो पार्टीको नेता भन्छ उसले भनेको मैले मान्नुपर्छ भारत उसको कठपुतले भन्ने स्थिति यो सरकारले आफ्नो नीति सृजना नगरोस् यस्तो स्थिति भयो भने नेकपा एमाले पनि कहाँ थापिरहन सक्ने स्थिति बन्ने छैन संवैधानिक परिषदले अख्तियार प्रमुखमा लोकमान सिंह कार्कीलाई सिफारिस गरेर गल्ती गरेको पनि नेता नेपालले बताउनुभयो चुनावका लागि सरकार बनाइदिए पनि यो निरीह बन्दै गएको नेता नेपालको टिप्पणी छ अहिले सङ्क्रमणकालीन अवस्था विद्यमान छ अब यो सरकार चुनावको निम्ति बनाइएको छ यो सरकार निरीह पनि छ कुन चाहिँ निर्णय गर्नुपर्ने कस्तो गर्नुपर्ने यसमा विचारै छान विचार गर्न सक्दैन नेकपा एमाले पार्टीका दुई तिनजना नेता जानुभयो उहाँले के गल्ती गर्नुभयो अरे तर एमाले पार्टीले चाहिँ संस्थागत निर्णय गर्यो त्यो निर्णयको आधारमा चल्नुपर्ने होइन अनि त्यसपछि आफूले चाहिँ जिम्मा पनि नलिने प्रचण्डले एमालेका नेताले भनेको उनीहरूले मैले गरेँ भने यस्ता लाक्षी नेताहरू हाम्रो देशमा विद्यमान छन् कुनै कुरा गर्नु छ भने औचित साबित हुने कुरा गर्नुपर्छ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले आगामी मंगिरसम्म संविधान सभाको निर्वाचन हुने दावी गर्नु भएको छ धनगढ़ीमा पत्रकारहरूसँग उहाँले देशको राजनीतिक अन्यल हटाउन र लोकतन्त्रको संस्थागत विकास गर्न निर्वाचन मात्रै उत्तम विकल्प भएको बताउनुभयो निर्वाचनको विरोध गरिरहेका दलहरूसँग पनि वार्ता भइरहेकाले उनीहरू पनि निर्वाचनमा भाग लिने ठाकुरको भनाइ छ मधेसी मोर्चाको गठबन्धन बनाएर आगामी निर्वाचनमा जाने तयारी भइरहे पनि अहिलेसम्म त्यसले मूर्त रूप पाउन नसकेको अध्यक्ष ठाकुरको भनाइ रहेको छ चार दिनदेखि पूर्वका नौ जिल्लामा संघीय लिम्बुवन राज्य परिषदले गरेको बन्द आज अपरान्नदेखि फिर्ता भएको छ परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदिनले विज्ञप्ति निकाली पक्राउ परेका आफ्ना धेरै कार्यकर्ता रिहा भएकाले बन्द स्थगित गरेको जानकारी दिनुभएको हो लिङदेनले आफ्ना माग यथावत रहेको तर आन्दोलनको स्वरूप भने परिवर्तन भएको बताउनुभयो आन्दोलनका क्रममा सरकारी कार्यालय गाविस र निर्वाचन आयोगमा घेराउ र तालाबन्दी गरिने बताउनुभयो निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नावली संकलन तथा एकीकृत घुम्ती शिविर अवरोध गर्ने क्रममा पाँचथर तथा धनकुटामा लिम्बुवानका कार्यकर्ता पक्राउ परेका थिए भने शिविर स्थगित गर्न माग गर्दै परिषदले गरेको शिविर स्थगित गर्न माग गर्दै परिषदले बन्दको आह्वान गरेको थियो बन्द फिर्ता भएसँगै बन्द रहेका यातायात र व्यापार व्यवसाय सञ्चालनमा आएका छन् भने जनजीवन सामान्य बन्दै गएको छ बाजुरा सदरमुकाम मार्तडीमा आन्दोलनकारी र प्रहरी बीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ आज दिउँसो तीन बजेदेखि भोलि बिहान पाँच बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा ताला लगाउने क्रममा झडप हुँदा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो प्रदर्शनकारीले प्रमुख जिल्लाधिकारीको कार्यालयमा समेत आगोजनी गरेका छन् बाजुरा सड़क अन्तर्गत साथ साँफे मार्तडी सड़क खण्ड मर्मत नगरेको तथा बुढी बुढीगंगा नदीमा बेली ब्रिज निर्माणको प्रक्रिया सरकारले रोकेको विरोधमा स्थानीयवासीले प्रदर्शन गरेका हुन् ताला लगाउने क्रममा भएको झडपमा एक प्रहरी सहित दसजना भन्दा बढी माओवादी कंग्रेस एमाले र नेकपा माओवादीका स्थानीय कार्यकर्ता तथा स्थानीयवासीले तीन दिनदेखि संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबरमा खबरको सिलसिला जारी नै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 नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल सँग सरकारले असार एक गतेबाट दुई रङको सिलिन्डर लागू गर्ने भएको छ उपभोक्तालाई सहज र सुलभ हुने गरी दुई रङको ग्यास बजारमा ल्याउने गरी तयारी गरिरहेको काठमाडौँमा गरिएको कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवराज कोइरालाले जानकारी दिनुभयो दुई रङको सिलिन्डर सहित सर्वसाधारणलाई सहुलियत दिनका लागि सरकारले निर्देशिका जारी गरिसकेको उहाँले बताउनुभयो सबै क्षेत्रको सहभागिता र सहजीकरण बिना यो काम सफल नहुने भन्दै उपयुक्त विकल्प खोज्न सरकारले तयारी गरिरहेको उहाँको भनाइ छ नेपाल आयल निगमका सहप्रवक्ता शिव प्रसाद सातपुडा सैनीले आयल निगमले पनि दुई रङको कार्ड वितरणका लागि तयारी तीव्र पारिरहेको बताउनुभयो तर पनि कुनै एक पक्षले आफ्नो लाभका लागि दुई रङको ग्यास वितरणमा वितरणमा समस्या सिर्जना गरिरहेको आरोप उहाँको छ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने सरकारले आफ्ना माग पूरा नगरेसम्म आफूले दुई रङको सिलिन्डर वितरण नगर्ने बताउनुभयो नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन यही वैशाख अठाइस गतेबाट चितवनमा हुने भएको छ सम्पूर्ण आदिवासी जनजातिको अभियान संविधान सभाबाट जारी गरौं पहिचानको पहिचान सहितको संघीयता संविधान भन्ने सन्देश सहित अठाइस गतेबाट शुरू हुने महाधिवेशन तीस गतेसम्म चल्नेछ महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको चयन पनि गर्ने महासंघका अध्यक्ष रामकुमार लेखीले जानकारी दिनुभयो अध्यक्ष लेखीले संविधान राजकुमार लेखी यसलाई पुनः सुन्नुहोला महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वको चयन पनि गर्ने महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो अध्यक्ष लेखीले संविधान सभाबाटै पहिचान सहितको संघीय संविधान सुनिश्चित गराउन महाधिवेशनले भूमिका निर्वाह गर्ने बताउनुभयो विभिन्न संगठनमा आबद्ध पाँचजना जनजाति नेताले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् महाधिवेशनले आगामी तीन वर्षका लागि नीति तथा कार्यक्रम समेत पारित गर्नेछ भोलिदेखि पहिलो पटक कृषि अनुसन्धान एवं प्रविधि प्रदर्शनी हुने भएको छ नेपाल कृषि अनुसन्धान परिषद नार्कले आफ्नो बाइसौं वार्षिक उत्सवको अवसर पारेर कृषक र कृषि क्षेत्रसँग आबद्ध सरोकारवाला नीति निर्माता पदाधिकारी वैज्ञानिक संचारकर्मी उद्यमी समक्ष विकसित नौ लाख कृषिका प्रविधि पुर्याउन प्रदर्शनी गर्न लागि हो विशेष गरी बाली बागवानी पशु तथा मत्स्यका नौला प्रविधिबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी गर्न लागि आज पत्रकार सम्मेलन गरी नार्कले जानकारी दिएको छ सत्ताइस गतेसम्म चल्ने प्रदर्शनीको मुख्य आकर्षणमा कुखुरा खरायो माछा नौलो सुधार गरिएका अरू पंक्षीहरू हुनेछन् यस्तै धान मकै आलु फलफुल चिया कफी जस्ता उत्पादनका लागि पनि आधुनिक प्रविधि प्रदर्शन गरिनेछ प्रदर्शनीमा सहभागी हुने किसानहरूलाई सुपथ मूल्यमा कृषि सामग्री उपलब्ध गराउने र कृषकले खेती तथा पशुपालनमा भोगेको कृषि क्षेत्रका समस्या समाधानका लागि सम्बन्धित विषयका विज्ञहरूसँग प्रत्यक्ष अन्तर्क्रिया पनि गरिने भएको छ वरिष्ठ वैज्ञानिक तथा योजना महाशाखा नारका प्रमुख योगनाथ घिमिरेका अनुसार प्रदर्शनीमा कृषि विभाग पशु सेवा पशु सेवा विभाग प्रविधि तथा गुणस्तर विभागको पनि सहभागिता रहनेछ नारका कार्यकारी निर्देशक दिलबहादुर गुरुङले आगामी दिनमा कृषि अनुसन्धानका लागि वैज्ञानिकहरूसँग छलफल गर्दै उन्नत जात उत्पादनमा ध्यान दिने बताउनुभयो नार्कले दुई दशकको यात्रा हालसम्म खेती गर्ने तरिकाको प्याकेज सहित अडचालिस बालिका दुई सय बयालिस उन्नत जातहरू कृषक समक्ष सिफारिस गरिसकेको छ मुलुकको आर्थिक विकासमा रेमिट्यान्सको ठूलो भूमिका रहेको सरकारवालाहरूले बताएका छन् काठमाडौँमा गरिएको कार्यक्रममा उनीहरूले नेपालको सक्षम युवा शक्ति विदेश पलायन भए पनि उनीहरूले पठाएको रेमिट्यान्सले आर्थिक विकासमा ठूलो भूमिका खेलेको बताएका हुन् मुलुकमा रोजगारीको सिर्जना हुन नसकेमा पनि सहभागिताको चिन्ता थियो विदेशमा रहेका नेपालीले सहज रूपमा नेपालमा पैसा पठाउन सरकारले नै पहल गर्नुपर्ने उनीहरूको जोड़ छ कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर युवराज खतिवड़ाले रेमिट्यान्सले अर्थतन्त्रमा ठूलो मदत पुगेको बताउनुभयो उहाँले नेपालको अर्थतन्त्र उकास्न दात्री राष्ट्रका साथै अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभयो पूर्वी नेपालमा चार दिनसम्म भएको बन्दले इलाममा मात्रै दुई करोड रुपियाँ भन्दा बढीको नोक्सान भएको छ कल कारखाना व्यापार व्यवसाय कृषिजन्य वस्तुको बिक्री रेमिट्यान्स सेवा तथा बैङ्किङ सेवा ठप्प हुँदा यो नोक्सान भएको इलाम उद्योग वाणिज्य संघले जनाएको हो बन्दका कारण पशुपति नगर गाउँ विकास समितिमा रहेको भन्सार कार्यालयमा राजस्व संकलन समेत ठप्प बन्यो भन्सार कार्यालयका निमित्त प्रमुख सरोज दाहालले वैशाख महिनामा एघार लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि तीन लाख अठार हजार रुपियाँ मात्र सङ्कलन भएको जानकारी दिनुभयो दैनिक दस हजार रुपियाँसम्म राजस्व संकलन गर्दै आएको भन्सार कार्यालय बन्दका कारण एक हजारमा सीमित रह्यो बन्दका कारण इलाममा रहेका बैङ्कहरूको कारोबार पनि कमी भएको छ निजी तथा सरकारी गरेर दस बैङ्क रहेकोमा निजी बैङ्कको कारोबार ठप्प रह्यो भने सरकारी बैङ्कले फाटफुट्ट कारोबार गरे आफ्ना कार्यकर्तालाई प्रहरीले पक्रेको भन्दै सङ्घीय लिम्बुवान राज्य परिषदले बन्द गरेको थियो नयाँ शैक्षिक वर्ष शुरू भएको तीन साता बितिसक्दा पनि विद्यालय तहका पाठ्य पुस्तकको अभाव हुँदा राजधानी भित्रै शिक्षक तथा विद्यार्थी समस्यामा परेका छन् सामुदायिक विद्यालयमा पढाउने केही विषयका पाठ्य पुस्तक हालसम्म पनि बजारमा उपलब्ध नहुँदा समस्या आएको हो पाठ्य पुस्तकको अभावका कारण सामुदायिक विद्यालयहरूमा पढाइको गति अपेक्षित रूपमा अघि बढ़न सकेको छैन पाठ्य पुस्तकको वर्षेनी अभाव भइरहेको अवस्थामा प्रत्येक वर्ष आगामी शैक्षिक वर्षमा पाठ्य अभाव हुन नदिने सरकारी प्रतिबद्धता आउने गरेको भए पनि समस्या छन्जन बढ्दै जान थालेको अभिभावकहरूको गुनासो रहेको छ रुकुमको पिपल गाउँ विकास समिति वडा नम्बर आठका स्थानीय बासिन्दाले गाउँ विकासको लागि श्रमदान नगर्नेलाई गाउँका कुनै पनि सार्वजनिक सेवा उपभोग गर्न नदिने नियम बनाएका छन् स्थानीयले निर्माणाधीन छिप्रा खोला लघु जल विद्युत आयोजनामा श्रमदान नगर्ने उपभोक्तालाई त्यसबाट उत्पादित विद्युत लगायत सेवा रोक्ने निर्णय गरेका हुन् सरकारको तर्फबाट करिब रु पचास लाख अनुदान पाएको योजना सम्पन्न गर्न झण्डै बिस लाख बराबरको श्रमदान स्थानीयले गर्नुपर्ने भएपछि सबैको सहमतिबाट श्रमदान नगर्नेलाई तीन पुस्तासम्म बिजुली लगायतका अरू सेवा सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय भएको मूल समितिका अध्यक्ष हेमन्त पौडेलले बताउनुभयो Música पूर्वाञ्चलमा गत वर्षको तुलनामा यस वर्ष बलात्कारका घटना बढेको छ पूर्वका सोह्र जिल्लामा एक सय उनापचासवटा जबरजस्ती करणीका घटना भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय प्राणी विराटनगरले जनाएको छ जस अनुसार जबरजस्ती करणी सबैभन्दा बढी मोरङमा तेत्तीस सुनसरीमा तीस झापामा एघार सप्तरी र इलामा दस दस घटना भएका छन् उदयपुर धनकुटा र सभामा नौ नौ भोजपुरमा छ सिराहामा पाँच सोलुखुम्बु र ओखलढुङ्गामा चार चार अनुसार ताप्लेजुङमा तीन खोटाङ पाँच र तेह्रथुमा दुई दुई घटना भएको प्रहरीले जनाएको हो विगतका तुलनामा महिला हिंसाका हिंसाका घटना बढेको र यसलाई नियन्त्रण गर्न दण्डहीनतालाई अन्त्य गर्नुपर्ने सर्वसाधारणको भनाइरहेको छ नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको विद्युत चुहावट नियन्त्रण टोलीले विद्युत चोरी गर्ने अठाइस जनालाई नियन्त्रणमा लिएको छ टोलीले आज बिहान पश्चिम चेतवनका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो पक्राउ पर्नेमा बिसजना पुरुष र आठजना महिला रहेका छन् मङ्गलपुरबाट दुई मेघौलीबाट छ दिव्यनगरबाट एक र जितपुरबाट नौजना यसै गरी शुक्रनगरबाट दसजनालाई टोलीले नियन्त्रणमा लिएको हो जाँचका क्रममा टोलीले चोरीको विद्युत प्रयोग गरी चलाइएको एक थान पानी तान्ने मोटर पनि नियन्त्रणमा लिएको छ नुवाकोटको सुन्दरादेवी गाविसमा निर्माण भएको आदिशक्ति जलविद्युत केन्द्रको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ मृत्यु हुनेमा सुन्दरादेवी गाविस दुईका अठार वर्षे वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ समुद्र टारमा गाविसमा सञ्चालन भइरहेको एकीकृत सरकारी खुम्ती शिविरमा नागरिकता बनाएर फर्कदा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेलकुदका खबर बाँकी नै छन् नेपाल बाढी नेटवर्क सुन्दै गर्नुहोला वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात रेस हन्ड्रेड पर्सेन्ट जपनिज टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको रेस रेस जिन्दगीको कठिनाईलाई सहज हो आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्सा चितवन फोन नम्बर शून्य पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी त्रिसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी ए उर्मिला किन टोलाको के भयो र तिमीलाई निकै चिन्तित देख्छु नि हेर न एउटा राम्रो कामको लागि अन्तर्वार्ता दिन गएकी थिएँ तर इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटर ज्ञानको कमीले फेल हुनु पर्यो त्यसैले नि ल त्यति सानो कुरामा पनि चिन्ता लिएर हुन्छ त जाउ न एटिट्युड मल्टी लर्निङ एकाडेमीमा एटिट्युड मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आजै गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युट मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनासय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुईवटा मिस आफ्नो पूर्वी तटबाट दुईवटा मिसाइल हटाएको छ एक अमेरिकी अधिकारीका अनुसार पूर्वी तटमा राखेको दुईवटा न्यु मिसाइल उत्तर कोरियाले हटाएको हो गत महिना उत्तर कोरियाले पूर्वी तटमा दुईवटा शक्तिशाली मिसाइल तैनात गरेको थियो उसले ती मिसाइल परीक्षण गर्ने तयारी गरिरहेको थियो जसका कारण दक्षिण कोरिया र अमेरिकामाथि नै परमाणु हमलाको खतरा बढेको अनुमान गरिएको थियो समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाले ती मिसाइल हटाएपछि सुरक्षा खतरा कम भएको छ मलेसियामा गत आइतबार भएको निर्वाचनको परिणाम अस्वीकार गर्दै प्रतिपक्षी दलहरूले आन्दोलनको घोषणा गरेका छन् सरकारले निर्वाचनमा सरकारी सामग्रीहरूको प्रयोग गरी धाँधली गरेको आरोप विपक्षको छ हिजो सार्वजनिक भएको संसदीय निर्वाचनको परिणाम अनुसार सत्ताधारी पार्टी बरिसन नेशनल फ्रन्टले एक मत प्राप्त गरेको छ कुल दुई स्थानका लागि भएको मतदानमा फ्रन्टले बहुमत प्राप्त गरेको हो प्रतिपक्षी दलका नेता अनबर इब्राहिमले निर्वाचनको परिणाम नमान्ने बताएका छन् फिलिपिन्समा ज्वालामुखी विस्फोट हुँदा पाँचजनाको मृत्यु भएको छ भने अरू सातजना घाइते भएका छन् मायोन पहाडबाट ज्वालामुखी विस्फोट हुँदा आरोहीको मृत्यु भएको बिबिसी अनलाइनले जनाएको छ राजधानी मनिलाबाट करिब तीन सय तीस किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा रहेको उक्त पहाडबाट धुवा खरानी र चट्टानहरू निस्किएको बताइएको छ Música अब खेल खबर राजधानीमा आजबाट शुरू भएको एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेलमा अहिले नेपालको राष्ट्रिय लीग विजेता त्रिष्टा र बंगलादेशको आह्वानी क्लब बीच प्रतिस्पर्धा भइरहेको छ राजधानीको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा यो समाचार तयार पार्दासम्म कुनै पनि टोलीबाट गोल भएको छैन यसअघि आजै भएको उद्घाटन खेलमा दुई वर्ष अघिको च्याम्पियन ताइवान पावर कम्पनी र कम्बोडियाको इर्सिम समूहले गोल रहित बराबरी खेलेका छन् दशरथ रङ्गशालामा नै भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डियर डेभिल्स र राजस्थान रोयल्स समक्ष जितका लागि एक सय पचपन्न रनको लक्ष्य प्रस्तुत गरेको छ टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले बिना विकेट बिन रोरेरको अर्धशतकीय पारीसँगै निर्धारित बिस ओभरमा चार विकेट गुमाएर एक सय चौवन्न रन बनाएको छ दिल्लीका लागि रोरेरले नट आउट सर्वाधिक त्रिसठी रन जोडे भने केदार जाधवले पनि पच्चिस रनमा नट आउट रहे यस्तै कप्तान महेला जयवर्धनेले चौतिस रन बनाएका थिए जवाफी ब्याटिङ गरिरहेको राजस्थानले चार ओभर चार दशमलव दुई ओभर खेल्दै बिना विकेटको क्षतिमा तीस रन बनाएको छ दिल्ली अङ्क तालिकाको पुच्छारबाट दोस्रो स्थानमा छ भने राजस्थान चौथो स्थानमा रहेको छ प्रतियोगिता अन्तर्गत आजै राति सभा आठ बजेपछि सुरु हुने अर्को खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्नेछन् कोलकाता सातौं स्थानमा छ भने मुम्बई तेस्रो स्थानमा रहेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक पूर्व मुख्य सचिव कार्कीलाई अख्तियार प्रमुखमा गरिएको सिफारिस प्रति राष्ट्रपतिले गरे मन्त्री परिषद अध्यक्षसँग सोधपुछ कानून बोबोजी मात्र नियुक्त प्रक्रिया अघि बढाउन सुझाव कार्की सिफारिस विरुद्ध विद्यार्थी संगठन बिहानीदेखि सडकमा नागरिक समाजले दिए एकीकृत माओवादीको कार्यालयमा धरना संविधान बनाउने भए काङ्ग्रेसलाई जिताउनै पर्ने देउबाको दावी जनजीवन अस्तव्यस्त भएपछि लिम्बुवान राज्य परिषदले लियो चार दिनदेखिको बन्द फिर्ता नदीमा हाल्ने पुलबारे स्थानीय र प्रहरी बीच झडप भएपछि बाजुरामा लगाइयो कर्फ्यू उत्तर कोरियाले हटायो पूर्वी तटबाट दुईवटा मिसाइल मलेसियामा चुनाव हारेपछि विपक्षीले थाल्यो निर्वाचन परिणाम अस्वीकार गर्दै आन्दोलन र आजबाट सुरु भएको एएफसी प्रेसिडेन्ट कप फुटबलको छनौट खेलमा थ्री स्टार क्लब र बङ्गलादेशको आह्वानी क्लब भेट्दै उद्घाटन खेलमा ताइवान पावर कम्पनी र कम्बोडियाको एरसिम समूह गोल रहित बराबरीमा रोकिए हौस् त नेपाल बाणी नेटवर्कको साँझ छ बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद दिँदै सुरु रुचि बन्जारा र धीरज बस्ने विदा भयौँ नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल पुस्तक पसलहरूको दुनियाँमा पुरानो र विश्वासिलो नाम